शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरा अर्ग्यानिक चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता रत्नगर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र रहेका तीनवटा घर आज भत्काएको छ सड़क क्षेत्राधिकारभित्र अतिक्रमित क्षेत्र हटाउने अभियानका क्रममा नगरपालिकाले रत्नगर एक बकुलहरका तीनवटा घर डोजर लगाएर भत्काएको छ बकुलहरमा रहेको कोपिला मणि पौडेल रामशरण कुवार र श्याम श्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुङ्गानाले जानकारी दिनुभएको छ तोकिएको समयभित्र आफैले नभत्काएपछि बल प्रयोग गर्नु परेको उहाँले बताउनु भएको छ नगरपालिकाले सड़क डिभिजन कार्यालयसँग मिलेर सड़कको दायाँ बायाँ पच्चीस मिटर भित्र रहेका घर टहरा ठेला निर्माण सामग्री हटाउने कार्य जारी राखेको छ करिब दुई हप्ता अघिदेखि शुरू गरिएको अभियान भोलिसम्म चल्ने नगरपालिकाले जनाएको छ सो अभियान टाणीचोकबाट शुरू गरिएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणपछि पैंतिस बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ विज्ञप्तिमा आइतबार बिहान मोदी काठमाडौँ आइपुगेदेखि सोमबार बेलुका उहाँ दिल्ली नफर्किँदासम्मका सबै गतिविधि उल्लेख गरिएका छन् नेपाल बसाईको क्रममा उहाँले गर्नुभएका उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता व्यवस्थापिका संसदमा गर्नुभएको सम्बोधन द्विपक्षीय सन्धि सम्झौता र पशुपतिनाथको पूजा लगायतका विषयमा विज्ञप्तिमा उल्लेख गरिएको छ भारतीय प्रधानमन्त्री मोदीले सिन्धुपाल्चोकको माखमा पहिरो र सुनकोशी नदीमा आएको बाढ़ीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ साथै बाढ़ी र पानीका कारण हुने समस्या समाधान गर्न दुई देशबीच सहकार्य गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ मोदीको भ्रमणका क्रममा नेपालले पहिलो चरणमा भारतको रक्सोलदेखि नेपालको अम्लेखगंजसम्म पेट्रोलियम पाइपलाइन निर्माण आयोजना अगाडि बढ़ाउन आग्रह गरेको छ त्यसै गरी दोस्रो चरणमा यसलाई काठमाडौँसम्म विस्तार गर्न नेपाली पक्षले आग्रह गरेको र भारतले स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भारत भ्रमणको निम्तो पनि दिनुभएको छ प्रधानमन्त्री कोइरालाले भ्रमणको निम्तो स्वीकार गर्नुभएको र दुई देश बीचको सहमतिमा मिति तय गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ भारतीय समकक्षसँगको भेटमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाल अहिले संविधान सभा मार्फत संविधान लेखनमा केन्द्रित रहेको जानकारी गराउँदै यसबाट मुलुकमा स्थायित्व कायम हुने बताउनु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ त्यसै गरी उहाँले नेपाल सन् दुई हजार बाइससम्म कम विकसित देशबाट माथि उठ्ने लक्ष्य रहेको पनि जानकारी जारी गराउनु भएको छ संयुक्त विज्ञप्तिको बुदामा छ महिनाभित्र पञ्चेश्वर विकास प्राधिकरण गठन गरेर काम अगाडि बढाउने पैंतालिस दिनभित्र ऊर्जा व्यापार सम्झौता पीटीए र परियोजना विकास सम्झौता पीडीए गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गरिएको छ त्यसै गरी दुई देश बीचको सीमा विवाद अन्त्यका लागि बनेको संयुक्त कार्यदलले तत्काल काम शुरू गरेर विवादित दुई प्रतिशत काम सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ एकीकृत नेकपा माओवादीभित्र लामो समयदेखि चल्दै आएको विवादले नयाँ मोड लिएको छ संस्थापन पक्षले सोमबार बाबुराम भट्टराई पक्षका नेता गंगा श्रेष्ठ र रामरिजन यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि विवाद झन छताछुल्ल भएको छ धनुषामा समानान्तर जिल्ला समिति घोषणा गर्ने कार्यक्रममा प्रमुख अतिथि बनेकोमा श्रेष्ठलाई तीन र विशेष अतिथि बनेकोमा यादवलाई एक महिनाका लागि निलम्बन गरिएको छ भट्टराई देवेन्द्र पौडेल र टोपबहादुर राई माझीलाई पनि कार्यवाही गर्ने संस्थापनको तयारी छ पूर्वी चितवनको वीरेन्द्रनगर तीन एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ ज्यान जानेमा खैरहनी दुई बैरहनी बस्ने वर्ष अठाइस कि शर्मिला सेडाइरहेको प्रहरीले जनाएको छ पश्चिमबाट पूर्वका लागि छुटेको ना दुई छ एक पचपन्न नम्बरको एम्बुलेन्सले बिहान साढे पाँच बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरीकारले भण्डाराका प्रहरी नायब निरीक्षक हरेन्द्र मिश्रले जानकारी दिनुभएको छ ठक्कर दिई भित्री सड़कबाट भाग्ने क्रममा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको मिश्रले बताउनुभयो इजरायल र प्यालेस्टाइनको हमा संगठन गाँजामा बहत्तर घण्टे युद्धविरामका लागि पुनः तयार भएका छन् अधिकारीहरूका अनुसार मंगलबार बिहान अर्थात आज बिहान आठ बजेदेखि गाजामा विराम शुरू भएको छ यसअघि इजरायली सेनाले सोमबार गाँजामा सात घण्टा एकतर्फी युद्धविराम गरी पुनः आक्रमण शुरू गरेको थियो गाँजामा स्वास्थ्य अधिकारीहरूका अनुसार चार हप्तादेखि जारी संघर्षमा अठार सय प्यालेस्तानी र सतसठी इजरायली सैनिकको मृत्यु भइसकेको छ यसअघि पनि तीन पटकसम्म दुवै पक्षले युद्धविरामका लागि सहमति जनाए पनि पटक पटक युद्धविराम भंग गरिएको थियो जारी संघर्ष रोक्ने विषयमा इजिप्टको राजधानी कायरोमा प्यालेस्टाइनका विभिन्न राजनीतिक संगठनले छलफल गरेका छन् ती संगठनहरूको छलफलपछि हमास बहत्तर घण्टाका लागि युद्ध रोक्न राजी भएको छ इजरायली अधिकारीहरू छलफलमा सहभागी नभए पनि हमासले युद्ध विराम गरे आफूहरू पनि युद्ध रोक्न तयार रहेको बताएको बीबीसीले जनाएको छ र दक्षिण कोरियामा आगामी शुक्रबारदेखि हुने एसियाली फुटबल फेस्टिभलमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जान लागेको छ अखिल नेपाल फुटबल संघ एन्फाले कोरिया जाने बाह्र वर्ष मुनिको टोलीलाई केही बेरमा विदाई गर्ने जनाएको छ फेस्टिभलमा एसियाका बयालिस राष्ट्रले भाग लिनेछन् फेस्टिभलमा सहभागिताका लागि एन्फालाई एक महिना अगाडि नै निम्तो आएको थियो कोरियाले युवालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा